उत्पत्तिको पुस्तक अध्याय बाह्र कनानतिर अब्रामको यात्रा परमप्रभुले अब्रामलाई भन्नुभयो तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तलाई देखाउँछु त्यहाँ जा म तबाट एउटा ठूलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस् तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई शराब दिनेहरूलाई शराब दिनेछु तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन् यसै कारण परमप्रभुले भन्नुभए बमजिम अब्राम गइहाले र लोत पनि तिनीसँग गए हारानबाट निस्किएर जाँदा अब्राम पचहत्तर वर्षका थिए अब्राम तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्ना गरेका सबै धन सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के अनि त्यहाँ पुगे अब्राम त्यस देशबाट भएर सेखेममा भएको मोरेका फलाटको रूख भएको ठाउँसम्म पुगे त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे परमप्रभु अब्राम कहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो म तेरा सन्तानलाई यो देश दिनेछु यसैले तिनी कहाँ देखा पर्नु भएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए त्यहाँबाट तिनी हिँडेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे र बेथेललाई पश्चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्नो पाल टाँगे तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे अनि अब्राहम अझै यात्रा गर्दै नेगे भनिने दक्षिण देशतिर गए अब्राहम मिश्र देशमा गएका अनि त्यस देशमा अनिकाल पर्यो अनिकाल तीव्र भएको हुनाले अब्राहम मिश्र देशमा प्रवास गर्नलाई गए तिनी मिश्रमा पस्ने लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने हेर तिमी हेर्नमा सुन्दरी छेउ भन्ने मलाई थाहा छ जब मिस्त्रीहरूले तिमीलाई देख्छन् यो त त्यसकी पत्नी रहेछ भन्नेछन् र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन् म तिनकी बहिनी हुँ भनी तिमीले भनिदेऊ र तिम्रो कारण मलाई भलो हुनेछ र तिम्रै कारण मेरो ज्यान जोगिनेछ जब अब्राहम मिश्रमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहेछन् भनी देखे अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारो कहाँ तिनको तारिफ गरे र तिनलाई फारोको महलमा लगे तिनको खातिर फारोले अब्राहमसँग राम्रो व्यवहार गरे र अब्राहमलाई भेडा गाईवस्तु कमारा कमारी गँदा र उँटहरू दिए तर परमप्रभुले अब्राहमकी पत्नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो यसै कारण फारोले अब्राहमलाई बोलाएर भने यो तिमीले मलाई के गर्यौ तिनी तिम्री पत्नी हुन् भनेर तिमीले मलाई किन भनेनौ तिनी मेरी बहिनी हुन् भनेर तिमीले किन भन्यौ यसैले मैले तिनलाई मेरी पत्नी तुल्याउन लगेको हुँ अब हेर तिम्री पत्नी यही छिन् तिनलाई लिएर जाऊ अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे र तिनीहरूले अबरामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोक समेत पठाइदिए